हुन्छ श्रोतालाई सर्वप्रथम यो गीत सुनाऊ है त हुन्छ हे बिहे हुँदा रुन्न मन कसको रुन्न मन कसको सिउँदो मार्छु बसन्तजी विशेष गरी मध्य अञ्चलमा यानी माया होस् सुनी माया होस् सालेजो होस् या पञ्चे बाजा होस् सबैमा तपाईँको यो बागलुङ जिल्लाका कलाकारहरूले निकालेका क्यासेटहरू निकै मौलिक रहे ठेट रहे र धेरैले मन पराए विशेष गरी तपाईँको यो कलकोट क्षेत्रमा धेरै कलाकारहरू जन्मिए विष्णु खत्री जस्ता होइन जुना सिरिस देवी घरती लगायतका कलाकारहरू निकै जन्मिनु भयो सिसा खानी पाण्डव खानी भन्थे तर त्यो क्षेत्र चाहिँ कलाकारहरू खानी भन्न पुग्यो है अनि विष्णु खत्रीजी धेरै अगाडि हुनुहुन्छ उहाँहरूको प्रेरणा पनि तपाईँहरूलाई लागेको होला होइन एकदमै एकदमै दाईहरूको आज अग्रज दाईहरूको दिदीहरूको प्रेरणा एकदमै रह्यो र त्यो प्रेरणाले गर्दाखेरि नै आज म यो स्थानमा छु भनौँ बागलुङका कलाकारहरूको कुरा गर्नुपर्दा लोक गायकहरूको कुरा गर्नुपर्दा जीवन शर्मा धेरै अग्रज हुनुहुन्छ उहाँले जनवादी गीतहरू मात्रै गाउनुभयो उहाँलाई तपाईँले कसरी लिनुहुन्छ मलाई लाग्छ दाईले एकदमै जीवन्त गरिब दुखी दिन दुखीका एकदमै चाहिँ गरिब जनताहरूको एउटा चाहिँ नै प्रतिनिधित्व गर्ने एउटा गायकको रूपमा हेर्छु मैले उहाँले जनवादी गीतहरू एउटा चाहिने मान्छेको दुःख पीर वेदनाहरूलाई एकदमै सम्बोधन गर्नुभएको छ हामीले कतिपय जनताहरूको खुसीका कुराहरू पनि गरे होला कतिपय अब दुःख वेदनाका गीत पनि अब गाए होला होइन तर एकदमै जनताप्रति बढी उत्तरदायी भएर चाहिँ जीवन शर्मा दाइले गाउनु भएको छ त्यो कुरामा दुई मात्रै छैन र हामी चाहिँ अब जीवन शर्माबाटै प्रेरित भन्दा पनि जीवन शर्मा दाइले एकदमै कालजयी र कालन्त उहाँले सुन्ने र उहाँलाई मनपर्ने गीत नै गाउनु भएको तपाईँको यो लगनको महिनाले निकै बजार त आयो कति सालतिर हो तपाईँले त्यो निकालेको यो यो सम्भवतः हजुरको सडसठी असठ कल्चरल कुरा हो लाग्छ मलाई कोसित गाउनु भएको यो गीत मैले लगनको महिनाले देवी घरतीसँग गाएको थिएँ तपाईँका अधिकांश गीतहरू देवी घरतीसँग रहछन् नि हो होइन मैले बिमा कुमारी देवीसँग पनि पञ्चबाजाको गीतहरू गाएको छु अब अहिले पछिल्लो समयमा अब जुनाश्री देवीसँग नि गाएको छु अब नेता कुन दिदीसँग नि गाएको छु सबैसँग मिलेर गाएको छु मैले भनेपछि यो लगनको महिना निकै बिक्यो है त्यतिखेर लगभग लगभग अडियोको जमाना को अन्त्य अन्त्य हुँदै थियो र त्यतिखेर चाहिँ हामी एकदमै क्रिटिकल एउटा पिरियडमा चाहिँ थियौँ त्यतिखेर अडियो चक्का केही मात्रामा थोरै मात्रामा बिक्री चाहिँ भयो ल त श्रोतालाई त्यही लगनको महिनाले भन्ने सुनाइदिउँ है त हुन्छ हेर्ने गर्छु ठेरा राति नै आई बागानको महिना तपाईँको जति मिठो स्वर छ नि बसन्तजी उति नै तपाईँको मौलिक ठेट एकदम लय चाहिँ अत्यन्तै आफ्नै गाउँ ठाउँ पाखा पखेरुमा हिँडे जस्तो बसे जस्तो हराए जस्तो लाग्छ तपाईँको सुन्दाखेरि यो प्रेरणा चाहिँ कसरी जाग्यो मैले सधैँ भन्दै आइरहेको कुरा के हो भने म गलकोट क्षेत्रमा एकदमै एकदमै यो यो कलाको खानी भएको ठाउँ यहाँ चाहिँ यस्तो चाहिँ अद्भुत कला छ यो हाम्रो गलकोट क्षेत्रमा भनौँ न एउटा ठाउँ परिवेशले यहाँको वातावरणले यहाँको खोलानाला हावापानीले यहाँको माहौलले यहाँको बस्ने बस्नेबाट भजनमा बस्ने भजन होइन अनि त्यसले गर्दा पालन भजन साल सालैजो यहाँका धेरै पनि एउटा कला संस्कृतिहरू जो पनि एउटा चाहिँ छन् त्यसबाट मेरो मन टाढा हुन सकेन त्यति नेपालले काम गरेदेखि नै मैले ती एउटा चाहिँ चाहिने कल्चरहरूसँग म घुलमिल हुने त्यो संस्कृतिमा म रमाइसकेको मेरो चेतनाले काम गरेँ त्यसदेखि अहिलेसम्म म बत्तिस वर्षको भएँ होइन अहिलेसम्म मैले चाहिँ लोकसङ्गीतको हरेक कुराहरू सिकिरहेको छु र त्यही एउटा सिकाइको आधारमा मैले चाहिँ अब नयाँ गायन गर्छु तपाईँको पक्ष जस्तो तपाईँका माया प्रीतिका गीतहरूमा होस् वा चाहिँ पीडा वेदनाका गीतमा होस् तर तपाईँले एउटा स्थान ऐतिहासिक धार्मिक क्षेत्र पर्यटकीय क्षेत्रलाई पनि चिनाउने प्रयास गर्नु भएको छ पछिल्लो एउटा घुम्ती पारी गाजा भन्ने नौमती बाजा निकाल्नु भएको छ तपाईँले होइन हजुर हजुर पारी गाजाको मामलामा मैले के मेरो चाहिँ भनाइ छ भने हामीले bailar. लगनको महिना बन्द बन्दलाई मात्रै आधारित बनाएर चाहिँ प्रतिवाद बनाइन्थ्यो र मलाई के लाग्छ भने प्रतिवादमा जीवन दर्शन पनि हुनुपर्छ भन्ने मलाई लाग्यो जीवन दर्शन पनि हुनु अलिक फरक ढङ्गबाट फरक सिराबाट सोचेर फरक एउटा भावमा फरक एउटा चाहिँ उसमा चाहिँ गीत सिर्जना गरेर मैले चाहिँ प्रतिवादको प्रयोगमा गीत बनाएँ र त्यो गीतले पनि असाध्यै एउटा चाहिँ नै छुट्टै एउटा परिवेश सिर्जना गर्यो प्रतिवादमा लोकगीतमा भनौँ र म एकदमै खुसी लाग्छ म आफू जन्मेको खोला यी पहाडहरू यी कुरोहरू सम्झिनु पाउँछ मेरो यो यो सामाजिक उत्तरदायित्व उत्तरदायित्व पनि हो मैले मेरो समाजलाई सम्झिनु मेरो समाजका मठ मन्दिरलाई सम्झिनु मेरो समाजका फलनालाहरू सम्झिनु होइन पहाडहरू सम्झिनु यो मेरो सामाजिक दायित्व पनि हो त्यो हिसाबले मैले चाहिँ वारी घुम्दै पारी गएको भनेर गीत बनाएँ ल श्रोतालाई त्यही सुनाइदिउँ है त यो अत्यन्तै हिट पनि भयो है हजुर अत्यन्तै यो मैले लाग्थ्यो मलाई एउटा गाविस यसरी गीत बनाएँ भन्ने लाग्थ्यो तर अहिले चाहिँ एकदमै देशभरि काठमाडौँका धेरै जोडी साथहरूमा यो गीतको प्रयोग हुन्छ राति मलाई असाध्यै खुसी लाग्छ किनभने हरेक मान्छेले पूर्वको पश्चिमको सुदूरपश्चिमको मान्छेहरूले पनि फेरि ल यो शिवरात्रिको मेलामा साँझमा रमाउनु भएका श्रोतालाई त्यही पञ्चेबाजामा नचाउन चाहन्छु झुमाउन चाहन्छु है त म अमर को सङ्ग दबाई छ एक मुठी सानमा छ सबै छ एवारी घुम्टे पारी गाजा उठा बसमा किसिमका कलाकारहरूले यसरी एकदम मौलिक ठेट गीतहरू ठेट बाजाहरू बजारमा ल्याए अहिले अन्य जिल्लाका साथीहरूले निकालेका पञ्चेबाजामा र यसमा के अन्तर पाउनु भएको छ कतिको बजार लिएको पाउनु भएको छ मलाई लाग्छ अन्य क्षेत्रको जस्तो ट्याङ्ग अनि हजुर बमजुङ गोर्खा यता प्रयोग हुने बाजाहरू अलिक फरक ढङ्गले अथवा चाहिँ फरक एउटा चाहिँ नि मिटरमा चाहिँ हुन्छ हाम्रो दमा जति जतिखेर हामीले प्रयोग जुन एउटा चाहिँ टाइममा बजाइन्छ उहाँहरूको दमा अलिक अझै चाँडै बस्छ एकदमै बाजा फरक छ बाजा बजाउने तरिका फरक छ बाजा फरक भन्दा पनि बाजा बजाउने तरिका एकदमै फरक छ भिन्दै छ उहाँहरूले चाहिँ एक सेट भन्ने बिटलाई मात्रै प्रयोग गर्दा हुन्छ भने हाम्रो बागलुङमा चाहिँ हामीले सिक्स सेट खोपो हुँदै हाम्रो फेरि चाँडै खालको चाहिँ सिक्स सेटलाई प्रयोग गरिन्छ यो तिन तालको बाजा भनेर हाम्रो चाहिँ बागलुङ बाजालाई चाहिँ परिभाषित गरिएको गरिएको रहेछ र यो तिन ताल नै हो र यो बाजा चाहिँ बागलुङ बाहेक धौलागिरी अञ्चल बाहेक अन्य बाहिर चाहिँ बस्दैन यसमा चाहिँ अब थम्पुर्का बाहेकको बाजामा पनि सायद झ्याउले दुईवटा दिनै प्रयोग गरिएको थियो जस्तो लाग्छ मलाई क्रिकेट ढिलो र चाँडो चाहिँ प्रयोग गरिएको छ जीवन सर्वदायीको गीतमा चाहिँ भेटाउन सकिन्छ त्यसमा चाहिँ बाजा चाहिँ तिन तालै प्रयोग गरियो पछिल्लो चरण अर्को हिट भएको छ नि यो यानी माया भाकामा जो जुना सिरिस र ईश्वर सिंहले गाउनुभयो नि त्यो पनि निकै हिट रह्यो नि तपाईँले सुन्नु भएको छ नि त्यो एकदमै मलाई मनपर्ने गीत हो त्यो एकदमै राम्रो गीत हो हाम्रो नव प्रतिभा भाइ ईश्वर भाइले गाउनु भएको छ असाध्यै मिठो तरिकाले गाउनु भएको छ एकदमै मौलिक छ त्यो भाषा पनि ईश्वर भाइ चाहिँ बागलुङ्गी हुनुहुन्छ कि कहाँको कुन ठाउँको थाहा छ तपाईँलाई गलगोट क्षेत्रले जन्माएको कलाकार हो है एकदमै मलाई पनि राम्रो लाग्यो र पहिलो पटक मैले यसै ओजेल खबर मार्फत उहाँको त्यो पञ्चे बाजा सुनाएको हुँ धेरैले मन पराइदिनु भयो र अहिले त्यसले पनि निकै बजार लिएको छ त्यो पनि सुनाऊ है त